जब तपाईँले जीवनमा त्यो विशेष व्यक्ति पाउनुहुन्छ तब तपाईँले उसलाई कुनै हालतमा गुमाउन चाहनुहुन्न तपाईँले जे जति गर्न पनि तपाईँ तयार भन्नुहुन्छ अनि सधैँ सधैँ आफ्नो मनमा उसलाई सजाएर राख्न चाहनुहुन्छ उसलाई सधैँ सधैँ माया गरेर मनमा सजाएर राख्न चाहनुहुन्छ अथवा राख्नुहुन्छ यदि ऊ साँच्चीकै विशेष मान्छे हो भनेदेखि के गर्नु के गर्नु यो माया भन्ने चिज यस्तै हो आज एउटा कथा सुनाउनेछु रेडियोको भल्युम फुल पारेर मनमा त्यही विशेष मान्छेलाई राखेर पुरै पुरै कार्यक्रम सुन्नुहोस् झन कसैको माया लाग्नेछ उसलाई झन झन मायाले बाँधेर राखौँ जस्तो लाग्नेछ सो सुरु गरौ बज भोइस च्याटको प्रायोजनमा माया प्रेमको विशेष प्रस्तुति बज भोइस च्याट यो माया भन्ने चिज यस्तै हो रेडियो कान्तिपुरमा माया प्रेमको विशेष प्रस्तुति बज भोइस च्याटको प्रायोजनमा बज भोइस च्याट यो माया भन्ने चिज यस्तै हो love is when you wake up thinking of no one else but that person माया त्यो हो जब तपाईँ बिहान उठ्ने बित्तिकै कसैलाई नसम्झिकन सबैभन्दा सुरुमा उसैलाई सम्झिनुहुन्छ राति निधाउनुभन्दा अगाडि पनि उसकै बारेमा सोच्नुहुन्छ सो तपाईँ कसको बारे सोच्नुहुन्छ हुन्छ कसको बारे तपाईँ त्यो व्यक्तिलाई एकदमै धेरै माया गर्नुहुन्छ साँच्चीकै एउटा कथा सुनाउँछु म यो कथा तपाईँको पनि हुन सक्छ कसैलाई प्रेम गरिरहनु भएको छ भने भविष्यमा तपाईँको नहोस् भनेर चाहिँ म भन्न चाहन्छु सुन्नुहोस् पुरा कथा यो एउटा ट्रु स्टोरी हो जसमा मुख्य पात्रलाई म भनेर सम्मान गरिएको छ सुरु त मैले पहिलो पटक उसलाई एउटा सिनेमा हलमा भेटे जहाँ धेरै जसो आफ्नो जीवनको प्रेम भेट्ने सम्भावना कम हुन्छ तर मैले उसलाई देखेको पहिलो पटक भने त्यो होइन ऊ एउटा पब्लिक फिगर हो रेडियोमा टेलिभिजनमा पेपरमा यी माध्यमहरूबाट मैले उसको बारेमा धेरै कुराहरू थाहा पाएकी छु ऊ एकजना मिडिया पर्सनालिटी भएको कारण थुप्रै फ्यानहरू कमाएको छ उसले बाल बच्चा विवाहित महिला सबैजना ऊ भनेपछि मुतुक्कै हुने फ्यानहरू ऊ यस्तो खालको व्यक्तित्व जसलाई आफ्नो हेटाउन मन लाग्ने सम्मको काम गरे जुन मैले खै कसरी गरे आफ्नो परिचय दिए मोबाइल नम्बर पनि दिए अनि जतिखेर तपाईँ फ्री हुनुहुन्छ मलाई कल गर्नुहोस् है उसलाई मिठो अनुरोध गरे त्यो मैले गरेको एउटा यस्तो असावधान एउटा यस्तो अचेत कार्य जुन मैले कहिले पनि गर्नु नै नहुने तर पनि भनिन्छ नि जीवनका उत्कृष्ट कुराहरू सधैँ आफ्नो मिठो मिठो भूल हुन्छ रे मिठो भुल से मात लगने किया धर्म सालू Garim मिठो भुल सङ अनि त्यही मिठो म आज जुन म कथा यहाँलाई सुनाइरहे त्यसमै गरिरहेकी थिएँ एउटा मिठो भुल त अवश्य पनि उसको अगाडि गए दिए अनि फ्री हुनुभएको कल गर्नुहोस् है भनेर भने पनि त्यसरी उसको सामु गएर बोले म रातो तर ऊ चाहिँ एकदम कुल भएर मेरो कुरा सुन्दै मलाई हेरिरहेको थियो म आफैले अरे मलाई के भइरहेको छ म त ऊप्रति खासै आकर्षित पनि थिइनँ तर एक्कासी त्यसमाथि ऊ त मिडिया पर्सनालिटी उसका मोटा फ्यान त कति कति ऊ एकदमै ह्यान्डसम हेर है केटी हो यस्तो ह्यान्डसम केटाहरू जालो हुन्छन् केटी घुमाउन त मिडिया पर्सनालिटीहरू खप्पिस हुन्छन् त्यही भएर यिनीहरूसँग बच्नु भनेर साथीहरूलाई म आफै सम्झाउँथे पनि तर आज लौ के भएको मलाई अनि त्यही रातको कुरा लगभग म सोचेको बेला उसले फोन मेरो जीवन एकदमै परिवर्तन भयो उसँग मैले यस्तो साथको अनुभव गरेँ जुन मैले सुनेकी पढेकी अनि हेरेकी मात्रै थिएँ साँच्चीकै सपना पूरा भएको थियो यस्ता यस्ता जुन अरूलाई भन्ने आँट उसँग साथ बस्नु उसको अनुहार हेरिरहनु पनि मेरो लागि त एउटा उपहार सरह हुन्थ्यो हरेक पटक म उसको आँखा गहिरिएर हेर्थेँ मनभित्र यस्तो अनुभूति हुन्थ्यो भन्नै नसकिने किन साँच्चीकै हेर्दा हेर्दै म त उसको माया जालमा परेछु हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यस्तै हो एउटा कथा म यहाँलाई सुनाइरहेकी छु प्रेम कथा जीवनमा प्रेम होस् आफ्नो पनि सम्म स्पेसल आफूलाई माया गर्ने मान्छे आफूले पनि एकदम माया गर्ने मान्छे होस् न त भनेर धेरैको इच्छा हुन्छ होइन कतिजना लक्की हुनुहुन्छ कतिजना लक्की हुँदाहुँदै पनि के मिल्दैन के मिल्दैन तर तपाईँको केसमा त्यो अवसर जुटेको छैन अथवा त्यो व्यक्ति भेट्न पाउने जुन अवसर छ त्यो अलिकता के भएको छ के भएको छ जस्तो लाग्छ भनेदेखि मेबी बस बस च्याट एउटा राम्रो उपाय हुन सक्छ तपाईँको हातमा मोबाइल छ भने तपाईँले डायल गर्न सक्नुहुन्छ वान सिक्स जिरो थ्री हजुर वान थ्री डायल गर्नुहोस् त्यसपछि एउटा यस्तो मिडियम पाउनुहुन्छ जहाँबाट एउटा आवाजले अर्को आवाजसँग च्याट गर्न पाउँछ and you never know love happens के थाहा गुड लक म जुन अघि कथा सुनाइरहेकी थिएँ त्यसलाई नै म कन्टिन्यू गर्छु आफूले यसरी उसलाई माया म उसको सामु व्यक्त गर्न चाहन्थे तर हरेक पटक आठ साहस बोकेर उसको सामु पुग्दा पनि कतै मैले मात्रै एकतर्फी यसरी भन्ने प्रश्न मेरो दिमागमा गुन्जन्थ्यो के उसले मलाई माया गर्छ त खै मैले भन्नै सकेकी थिएन अनि सोध्ने आँट पनि थिएन तर मैले यसको उत्तर पाउनको लागि खासै प्रतीक्षा गर्नु परेन एक रात एउटा पार्टी त्यहाँ उसले मलाई एसएमएस पठायो जसमा लेखिएको थियो I love you oh my god कति खुसी लाग्ने कति आनन्ददायक कुरा म त्यही पार्टीमा थिएँ सयौँको भिडमा मेरा आँखाहरूले उसैको मुहार खोज्यो ऊ आफ्ना साथीहरूको बिचमा रहेछ मोबाइल चलाएर बसिरहेको केहीमा पनि रुचि नदेखाएर अल्छी मानेर बसिरहेको त्यस्तो भव्य पार्टी तर उसको सोच कति अन्य भयो जस्तो एक्कासी उसको आँखा मेरो आँखासँग जुध्यो उसको पुरा मुहार नै बदलियो ऊ हत्तपत्त मेरो सामु आयो र त्यो पलपछि हामी छुट्टी नै नसक्ने भयो हेर्दा हेर्दै समय अघि बढ्दै गयो उसँगको प्रेम सम्बन्धमा कतिपटक यस्तो समय आयो जब म उसको निराश धमिलो आँखामा निहाल्थे तब लाग्थ्यो अरूभन्दा ऊ धेरै भिन्न छ कसैको बन्धनै मन पराउँदैन कसैलाई पनि विश्वासै गर्दैन कसैको बारेमा वास्ता नै गर्दैन तर पछि मैले थाहा पाए उसको विगत विगतमा उसले आफ्ना सहकर्मीहरूबाट आफ्नो पूर्व प्रेमिका आफ्नो कामबाट भोका पाएको रहेछ किरणहरूले पनि ऊ त्यस्तो भएको रहेछ त्यो सबै कुरा थाहा पाएर कहिलेकाहीँ मलाई उसको छेउ पुगेर भन्न मन लाग्थ्यो सबै कुरा ठिक हुन्छ डोन्ट वरी म सधैँ तिम्रै लागि हुनेछु अनि हरेक पटक उसले मलाई अङ्गालोमा लिन्थ्यो त्यो बेलामा म उसको मुटुको धड्कन सुन्न सक्थेँ क्या मर्मस्पर्शी पल थियो त्यो त्यो बेलामा म आफूलाई यति सुरक्षित महसुस गर्थे कि म शब्दमै भन्नै सक्दिनँ अनि म चाहन्थे जीवनमा यस्तो पल आउने क्रम कहिले नरोकियोस् गीतो कहिले नचुटो र सधैँभरि छौ कसले त्यसैले आऊ आजको सास हामी मिलेर बाँचौँ हाँसौँ अनि हँसाउँदै यो बाचा बाँधौँ हाम्रो प्रेम सधैँ रही सम्म चलिरहनेछ त्यसैले आऊ आजको साँझ हामी लिएर बाँचौँ हाँसौँ अनि हँसाउँदै यो बाचा बाँधौँ हाम्रो प्रेम सधैँ रहिरहनेछ युगौँ चली चलिरहने कसैले आजको हामी मिले छ अनि हाम्रो प्रेम सधैँ छ यो चलिरहने चलिरहनेछ स्पाइस है नै mobile Kantipur FM presents the programme full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम सुन्ने चिज यस्तै हो एउटा कथा म सुनाइरहेकी छु यो कथा काल्पनिक हो मैले मेसेजेस यहाँ पाइरहेकी छु आफ्नो मोबाइलमा पनि यो फलानाको होइन फलानाको होइन भनेर त्यस्तो होइन यसलाई जेनरलाइज डेफिनेटली हामी नगरौँ यसलाई कथाको रूपमा लिनुहोस् र यही कथाले एउटा पाठ सिकाउँछ त्यो पाठ सिक्नुहोस् भनेर चाहिँ डेफिनेटली म भन्न चाहन्छु एन्ड एउटा कुरा बस भोइस च्याट तपाईँ इन्केस गर्न चाहनुहुन्छ भने number to remember one six zero eight अघि मैले एउटा नम्बर दिएकी थिएँ तपाईँलाई याद छ कि छैन फेरि पनि त नम्बर दिन्छु वान सिक्स जिरो एट एउटा यस्तो माध्यम जहाँ तपाईँ भोइस टु भोइस च्याट गर्न सक्नुहुन्छ and love can happen anyway my dear friend so remember one six zero eight हातमा मोबाइल छ भने ट्राई गर्नुहोस् च्याट हुन सक्छ अब यो कथाको अन्तिम भाग म यहाँलाई सुनाउँछु यदि कथा सुरुदेखि मिस गर्नुभयो भने बोरै भयो एकजना केटीको कथा जसलाई म पत्र भनी सम्बोधन गरिएको छ एकजना मिडिया पर्सनालिटीसँग फोन नम्बर एक्सचेन्ज हुन्छ दुवैको एकदमै गाडा पिरती हुन्छ अनि के हुन्छ त सुन्नुहोस् है सबै कुरा ठिकठाक चलिरहेको थियो एकदम गाडा प्रेम चलिरहेको थियो तर ती सबै कुराहरू लामो समयसम्म रहेनन् केही महिनापछि नै उसको व्यवहारमा परिवर्तन आयो उसले मलाई अभोइड गर्न थाल्यो उसको आँखाले मलाई चिसो तरिकाले हेर्न थाल्यो जब मैले उसलाई अन्तिम पटक भेटेँ उसको मुहार देखेर अनि उसको त्यस्तो चिसो हेराइ देखेर मलाई साँच्चीकै पीडा महसुस भयो म चाहन्थे उसले पनि हाम्रो अतीत सम्झियोस् हामीले बिताएको त्यस्तो प्रेमका पलहरू सम्झियोस् तर आहा म त उसको जीवनको बितिसकेको पन्ना भएछु उसको बानी पनि त्यस्तै रहेछ हरेक केटीलाई इमोसनल ब्ल्याकमेल गरेर फसाउने मजा लुट्ने अनि छोडिदिने म पनि उसको शिकारमा परेकी रहेछु सबैले उसको उसँग जब म साथ भएकी थिएँ तब पहिलो दिनदेखि नै मलाई सावधान गराएका थिए प्रेममा यति पागल भएको थिएँ कि मलाई सबै सुन्ने फुर्सती थिएन त्यसैले म मूर्ख महामूर्ख बनेछु त्यो घटनाको केही महिनासम्म पनि मलाई अति गाह्रो भयो मानसिक रूपमा शारीरिक रूपमा आफूलाई पहिले जत्तिकै बनाउनको लागि कहिलेकाहीँ त जीवनमा पाठ सिके भनेर खुसी लाग्थ्यो तर कहिलेकाहीँ यसरी आफूले साँचो माया गरेको व्यक्तिबाट मूर्ख बनाइदाखेरि अति गाह्रो पनि हुन्थ्यो जे होस् अब मैले आफैलाई बाचा गरेकी छु कि कोही पुरुषले अब मलाई यसरी ठग्ने छैन मैले त प्रेममा पागल भएर सुछुटाएर आई लभ यु म तिमी बिना बाँच्नै सक्दिनँ भनेर कराए त्यही कुराले मलाई झन्डै ध्वस्त पनि बनायो तर अब मेरो यो पाठले अरूलाई पनि सिकाओस् कसैलाई माया गर्नु अगाडि कसैलाई विश्वास गर्नु अगाडि र म आफै पनि कसैलाई प्रेम गर्नु अगाडि सय पटक छु। त्यसैले रेडियो सुनिरहनु भएको श्रोता माया त गर्नुहोस् तर तर यो माया भन्ने चिज यस्तै हो भनेर गलत व्यक्तिको शिकार चाहिँ नबन्नुहोस् माया महादेव दिन पर्ने एउटै हुन्छ दिन पर्ने यो பாரி माया கல்தா लाज दो पहली हुन्छा लाज दो पहली हुन्छ लाज मर्दो पनि हुन्छ कस्तो मिठो गीत कस्तो साँच्चीकै मिनिङफुल गीत लास्टमा अलमोस्ट कार्यक्रमबाट विदा माग्नुपर्ने बेलामा यो त लाइन भनौँ है love comes from the heart not the brain you don't think about it you just do it भनेर पनि भनिन्छ माया दिमागबाट होइन मनबाट उत्पन्न हुन्छ अरे त्यसरी हामी केही सोच्दैनौँ बस माया गरिहाल्छौ माया लगाइहाल्छौ अरे त्यो त सही हो तर आजकल ट्वेन्टी फर्स्ट सेन्चुरी हामी मोडर्नाइजेसन ग्लोबलाइजेसन भनेर बारम्बार भन्छौँ त्यसैले माई डियर फ्रेन्ड जीवनमा सही व्यक्ति भेट्न गाह्रो छ कदम कदममा तपाईँले म्याक्सिमम रूपमा गलत व्यक्ति भेट्नुहुन्छ त्यसैले आफ्नो ब्रेन्स आफ्नो हार्ट इभन आफ्नो किडनी <laughs> त्यो पनि खुला राख्नुहोस् जबसम्म सही व्यक्ति साँच्चीकै पाउनुहुन्न or he's the one or she's the one भन्ने खालको फिलिङ आउँदैन तब मनमुटु हस्तान्तरण चाहिँ कृपया नगर्नुहोला है त राम्रोसँग माया गर्नुहोस् यदि साँच्चीकै जीवनमा सही मान्छे फेला पार्नु भएको छ भने दिल खोलेर यसरी माया गर्नुहोस् यसरी माया गर्नुहोस् कि फिर्तामा आशा चाहिँ नराख्नुहोस् जब एक्सपेक्टेसन नराखिकन माया गर्नुहुन्छ त्यो साँच्चीकै सही माया हुन्छ so I gotta go thank you so much love you so much good night साँची साँची तेरी नजरे एक दर्पण एक पल अधर listening Nepali radio program on slnepal.com.